पेटमा भनेका केही कुरा भनेका केही कुरा आज सम्झिरहँदैछु त्यही कुरा मेरो त कस्तो जुनी होला मसँग त आँसु छ गइरहेछु दस धारा तिम्रै सुख हेरेरै खुसी हुने केही कुरा भनेका केही कुरा आज सम्झिरहँदैछु त्यही कुरा मेरो त कस्तो जुनी होला मसँग त हाँसो छ रहिरहेछु दस धारा तिम्रै सुख हेरेरै खुसी हुने रोएर सबै मसँग थियो सबै तिमी गयौ लिएर त्यो सबै मेरो त कस्तो जुनी होला मसँग त आँसु छ रहेछु दस धारा तिम्रै सुख हेरेरै खुसी हुने मसँग थियो सबै मसँग त्यो सबै तिमी गयौ लिएर त्यो सबै मेरो त कस्तो जुनी होला मसँग त आँसु छ गइरहेछु दस धारा तिम्रै सुख हेरेरै खुसी हुने होला मसँग त आँसु छ गइरहेछु दस

जाने भयो नि मन साह्रै मेरो त कस्तो जुनी होला मसँग त आँसु छ रहेछु दस धारा तिम्रै सुख हेरेरै खुसी हुने तिम्रै याद छन् सधैँ तिम्रै याद छन् सधैँ दुखेर नै भयो नि मन सधैँ मेरो त कस्तो जुनी होला मसँग त आँसु छ रहेछु दस धारा तिम्रै हेरेरै खुसी हुने 一颗。